हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा रोजाइमा लुक भाकाको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनीति तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा रोजाइमा लुक भाकाको व्यवसायमा रहेर विशेष गरी हामी तपाईँको रोजाइमा रहेको भाका तपाईँकै लागि राख्नेछौँ यदि सुन्न चाहनुहुन्छ कुनै पनि मनपर्ने लोकधोरी भाका भने आउनुहोला नयाँ पुराना जुन भाका तपाईँलाई मनपर्छ तपाईँ आउन सक्नुहुन्छ तपाईँको रोजाइमा रहेको भाका हामी कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँको लागि पक्कै पनि राख्नेछौँ र त्यसको लागि भने तपाईँ आउने दुईवटा बाटो हामीले आज पनि खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र तपाईँको मनको भाका तपाईँले निकै नै मन पराउनु भाका मन पराउनु भएको भाकालाई चाहिँ तपाईँको नजिकको एकजना व्यक्तिलाई पनि तपाईँले सम्झिन सक्नुहुनेछ र रोजाइमा लोक भाकाको व्यवसायीलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँको रोजाइको रोजाइमा रहेको भागा तपाईँकै लागि प्रस्तुत गर्नको लागि हामी आइसकेका छौँ तपाईँ फोन प्रयास गर्नुहोस् दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला भने कार्यक्रमको सुरुवात म राख्न चाहन्छु एउटा निकै नै मिठो भाका Thank you. बस्ने मुटु हो भन्दा नि पासुले आज परे आँखामा राख्दा पनि नबिजाउने मायालु अनायासै माया गर्ने मुटु मैली बस्ने मुटु हो भन्दा नि दुई थोप सुले आज परेलिजायो आँखामा राख्दा पनि नबिजाउने मायालु अनायासै माया गर्ने मुटु मैलिजायो आँखामा राख्दा पनि नबिजाउने माया अनायासै माया गर्ने मुटु भइदिन्छ अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसायमा विशेष गरी हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको माझमा राख्नेछौँ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म खोराकबाट कुराकबाट यहाँको नाम शान्ति ए शान्तिजी के छ हाल खबर एकदम ठिक दिदी मेरो पनि एकदम ठिकठाक छ कस्तो फरक फरक आवाज जस्तो लागिरहेको क्या आज मलाई शान्तिजीको बोली है किन र भयो बिर्सेको छैन अलिकति फरक सुने त्यही भएर चिन्न गाह्रो भएको त होइन तै पनि म लिएँ कि अनि खाजा पक्कै खानुभयो होला मेरो खाजा भइसक्यो दिदी हजुरको भयो मेरो पनि भइसक्यो आज कुन भाका सुन्नुहुन्छ मैले टेक्निसियन दादालाई भनिसकेँ टेक्निसियन दादालाई भनिसक्नु भएको छ तपाईँलाई मनपर्ने भाका तपाईँको एकजना नजिकको व्यक्तिलाई मात्र सम्झिनुहोस् टेक्निसियन राज दादाकै लागि ल हुन्छ शान्तिजी आउनुको खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार Thank you. हजुर क्याम्पस पढ्न गयो पोहोरसम्म सानै थियौ अहिले बुझ्ने भयो ए माया प्रेम पीडित सङ्घको अध्यक्ष नै मै हो बिहान दिउँस बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिङ सिकाउने मास्टर पाइया छ बहानलाई माया फेरि सिकाउने मास्टर चाहिएको छ हामी सानो विद्यार्थीको गर्छन् होला गीत गाएर के फर्काउनु सुकाइ सुकाइ गला एकटीहरूको नाजिक हुन चाहिँदो रहेछ कला बिहान दिउँसो बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया केरिङ सिकाउने मास्टर पाइया छ बहानलाई माया फेरि सिकाउने मास्टर चाहिएको छ एक महिनामा तारिक थाम्न क्याम्पस गई थिएँ सिकाउने मास्टर छ निकै नै मिठो भाका रमाइलो भाका तपाईँले सुनिसक्नु भएको छ शान्तिजीको रोजाइमा रहेको भाका हो र रोजाइमा लोक भाकाको यो विषय तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा तपाईँलाई पनि सुन्न मन लागेको छ यस्तै लोकधोरी भाका भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यही बाटो हुँदै आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ निपनीबाट अनिल के छ अनिलजी हाल खबर मेरो पनि एकदम ठिक छ खाजा खानुभयो कि खानु भएको छैन मैले पनि खाइसकेँ अनि आज अनिलजीले कुन भाका रोज्नु भएको छ दादालाई भनिसक्नु भएको छ त्यो भाका तपाईँलाई मनपर्ने भाका तपाईँको एकदम नजिकको एकजनालाई मात्र सम्झिनुहोस् कसलाई सम्झिनुहुन्छ हुन्छ अनिलजी आउनुको खुसी लाग्यो अहिले भने छुट्टिन्छु तपाईँको रोजाइमा रहेको भाका हामी पक्कै पनि राख्नेछौँ रेडियो सुन्दै गर्नुहोस् है ल नमस्कार Ah! Ah! सिडी पर्दिन भन्दा अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यसपालि संविधान अवश्य लेखिन्छ कमरेड लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि लगाइरहे तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा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 मैले अर्डर दिइसकेको छु हामी कहाँ भिडियो क्यामेरा भाडामा पाउनुका साथै विवाह व्रतबन्ध बर्थडेका गिफ्टहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क unique photo studio Tadi Chowk cinema road proprietor Jena Chaudhary mobile अन्ठानब्बे चार पचास सडसठी दुई सय एकहत्तर अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय अठार पुनश्च मेमोरी कार्डबाट पनि फोटो धुलाउने काम गरिन्छ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात यमहा रेस स्कुटर हन्ड्रेड पर्सेन्ट टेक्नोलोजीमा बनेको क्रिस्टो model extra mileage extra pickup र स्मार्ट लुक्स भएको जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्सा चितवन फोन नम्बर शून्य छपन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय व्यवसाय विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रममा रोजाइमा लोक भाका तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी तपाईँको रोजाइमा रहेको भाका तपाईँको लागि प्रस्तुत गर्नको लागि रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी उपस्थित भएका छौँ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि पार्वती पार्वती चेपाङ भन्नुभयो तामाङ ए तमाङ अनि पार्वतीजी हजुर खाजा खानुभयो होला पक्कै पनि मैले पनि खाइसकेँ अनि आज पार्वतीजीले कुन भाका सुन्नुहुन्छ जय जय होस् है निकै नै मिठो छ भाका भर्खरै बजारमा आएको छ तपाईँलाई मनपर्ने भाका मार्फत चाहिँ तपाईँको नजिकको एकजना व्यक्तिलाई तपाईँले सम्झिनुहोस् कसलाई सम्झिनुहुन्छ ल हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि तपाईँको रोजाइमा रहेको भाका जय जय होस् हामी राख्ने नै छौँ नमस्कार नमस्ते जय जय हो मैले रुन नपरोस् सानो तिम्रो सुखमय होस् निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लुक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा र तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्दा राख्दै हामी कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ यतिजेलसम्म तपाईँले रोजाइमा लेख भाकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र अन्तमा मेरो रोजाइमा रहेको भाका तपाईँको माझमा छोड्दै रोजाइमा लोक भाकाको आजको व्यवसायबाट पनि छुटिन्छु र अन्तमा धेरै धेरै धन्यवाद दिन चाहन्छु यति जेलसम्म प्राविधिक कक्षमा रहेर साथ दिनुहुने प्राविधिक मित्र द्वे सूर्य र राजलाई हवस् त रोजाइमा लुक भाकाको व्यवसायबाट छुटिन्छु नमस्कार देख्दाखेरि तिम्रो ओठमा गुलाबको फुला देख्दाखेरि तिम्रो ओठमा गुलाबको फुला फुट्न थाल्यो मेरो मनमा बिरातीको मुला फुट्न थाल्यो मेरो मनमा बिरातीको मुला कस्तो कस्तो भएको छ सबलाई आउने भैसा मलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने भैसा मलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने भई मलाई पनि आएको छ तिम्रै माया कसैसँग डरै लाउन छोड्यो सानो मलाई कसैसँग होइन मैले ठाँटेको मेरी बना तिमी तिम्रै भन्छु म पनि पुग्छ मनले आँटेको मनोरञ्जनका लागि सुन हजुर यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ फेरि मेरो